रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम लोक नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र लक्ष्मणसँगै तपाईँकै लोकभाकाको सहयात्री म दिवस मगर कार्यक्रम लोकझङ्कारलाई हरेक दिन सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच हाउसमा दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो व्यवसायमा भने मध्यकालीन समयमा निस्किएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु राजु परियार अनि देवी खर्तीको सुमधुर आवाजमा रहेको लोक भाका हल्ला चलाउने अवक्रममा तपाईँको लागि हल्ला चलाउने निकै नै सुमधुर आवाजमा सजिएको राजवर्या रानी देवीकर्तीको आवाजलाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कार व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर कार्यक्रम लोकझङ्कारको आजको बसाइमा भने मध्यकालीन समयमा निस्केका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ हामी कहिले नयाँ भाका बचाउँछौँ भने कहिले पुराना भाका बचाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा भने मध्यकालीन समयमा निस्केका तपाईँले नै मन भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र फेरि पनि एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन चाहन्छु भागो राम्रो घुम्ने चर्खाको निकै नै रमाइलो लोकदोरी भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाज र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला हार्दिक निमन्त्रणा पूर्वी चितवनको मुटु रत्नगर टाढी हाई स्कुल रोडमा गौतम सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ आफ्नै निवासमा यही साउन तिस गतेदेखि भव्य सञ्चालन हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ मिति यही साउन तिस गते शुक्रबार समय बिहान नौ बजे स्थान रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन नेपाल उच्च माविको अगाडि फोन नम्बर शून्य टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disk bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year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 व्यवस्था पहिला कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो होइन बिबिएम भनेको चाहिँ के हो ल बिबिएम भनेको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट हो नि ए होइन यो नयाँ विषय हो कि क्या हो हो यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो अनि यो बिबिएम पढेर केटाकेटीको भविष्य कस्तो हुन्छ त ए एक सय एघार बिबिएम त अन्तर्राष्ट्रिय विषय हो बिबिएम पढेर त उनीहरू कुनै पनि वित्तीय वा अन्य सङ्घ संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त शैदी स्मृति बहुमुखी क्याम्पस रत्नगरमा हुन्छ चितुवनको अन्य क्याम्पसमा हुँदैन भर्ना चाहिँ कसरी हुन पाइन्छ भर्ना हुनका लागि कक्षा एघार पास गरेका सबैले प्रवेश परीक्षाको फर्म भर्न पाइन्छ प्रवेश परीक्षा पास गरेपछि बल्ल भर्ना हुन पाइन्छ ए अनि प्रवेश परीक्षा चाहिँ कहिले हुने रहेछ त प्रवेश परीक्षाको फर्म भर्ने म्याद बढाएर यही श्रावण महिना भरि छ अनि भाद्र दस गते प्रवेश परीक्षा हुँदैछ सम्पर्क शहीद स्मृति बहुमुखी क्याम्पस रत्नगर टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक सय सत्तालिस पाँच एकसठी चार सय सत्तालिस र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी शून्य सत्तालिस र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न चार सय छिहत्तर किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी एक्सचेन्ज पुरानो बाइक लिनुहोस् नयाँ यामाहा लिनुहोस् यामाहाको सबै मोडलहरूमा तिस प्रतिशत डाउन पेमेन्टका साथै स्पट फाइनान्स सुविधा एक्सक्लुसिभ अफर यामाहाको कुनै पनि मोडलहरूको खरिदमा free accessory bike cover Yamaha helmet bag glove उत्कृष्ट रिकन्डिसनबाट तपाईँको मोटरसाइकलको उचित मूल्याङ्कन मूल्याङ्कन गराउन आउँदा अनिवार्य ब्लुबुक लिएर आउनुहोला मिति यही साउन तिस र एकतिस गते समय बिहान नौ बजेदेखि साँझ छ बजेसम्म फाइनान्स सपोर्ट बाई उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्पर्क कालिका मोटरसाइकल पार्ट टाढी यामाहा सोरुम फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी र अन्ठानब्बे चार एक्काइस चौबिस सात सय बाइस गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहसमा कार्यक्रम लोकझङ्कारको आजको व्यवसायमा भने मध्यकालीन समयमा निस्केका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस हामी गरिराखेका छौँ कार्यक्रम लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुने गर्छौँ र कार्यक्रममा मिठा मिठा लोकदोरी भाकाहरू लिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट राधिका हमाल अनि रामचन्द्र काप्लेको सुमधुर आवाज रहेको ढल्कियो जवानी भन्ने लोकदोरी भाका अब क्रममा तपाईँको लागि भयो शिव महादेव खाली भयो जे केटीलाई घुमाए जो जोवन सम्पत्ति घुमाए खाली भयो जे शिव महादेव खाली भयो जे शिव महादेव पैसा गयो पैसा गयो खाली भयो जे भयो खाली भयो शिव महादेव खाली भयो ज्ञान महादेव पैसा गयो पैसा गयो खाली भयो जे राधिका हमाल र रामचन्द्र काफ्लेकै नै सुमधुर आवाजलाई कार्यक्रममा राख्दा राख्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति मेरो आवाजलाई रेडियो सेट मोबाइल सेट र श्रोतामाझ पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि लक्ष्मण भ्रमणप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको भाकाको सहयात्री गङ्गाजीको पानी भन्ने लोकदोरी भाकालाई राजपरिवार अनि विष्णुमाझीको सुमधुर आवाजकै लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम प्रस्तुता म दिवस मगर पनि बिदा हुन्छु नमस्कार मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक द्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटो अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक